गाएर नसकिने प्रभु तिम्रो महिमा गाएर नसकिने प्रभु तिम्रो महिमा कति अवर्णीय र अपार छन् ती अवर्णियारा ती अपार छन् गाएर नसकिने पृथ्वीका राजाहरूमाथि तपाईँकै हत्यार छन् पृथ्वीका राजाहरूमाथि तपाईँकै हत्यार छन् त्यसलाई बसल्ने र हटाउने तपाईँकै आदि गर्छन् तपाईँकै आदि गर्छन् गाएर नसकिने कति महान प्रभु तपाईँ कसले गर्दैन र प्रशंसा तपाईँको कति महान प्रभु तपाईँ कसले गर्दैन र प्रशंसा तपाईँको तपाईँ नै सारा सृष्टिका मालिक महिमा होस् तपाईँ तपाईँकै महिमा होस् तपाईँकै गाएर नसकिने तपाईँ जस्तै कोही छैन अरू स्वर्ग पृथ्वीमा तपाईँ जस्तै कोही छैन अरू स्वर्ग र पृथ्वीमा सबै सृष्टिलाई नियन्त्रण गर्ने तपाईँ नै सर्वभूमि तपाईँ नै सर्वभूमि गाएर नसकिने प्रभु तिम्रो महिमा गाएर नसकिने प्रभु कति अपर छन् कति अवर्णीय कति अपर छन् गाएर नसकिने